भावना म्युजिक सल्युसनको प्रस्तुति तिम्रो मुटुमा छु नसम्झाइ टाढा तिम्रै साथमा हुन पाए म त हर पल हर घाडी दरबार हुन्छ मायाको आज आजभन्दा भोलि माया बन्दै जाओस् गाठा मैले तिमीलाई जतिमा त तिम्रो मोटोमा छु नसम्झाइ टाढा मैले तिमीलाई जति माया कसैले कसैलाई गर्दैन होला सानो म त तिम्रो मोटोमा छु नसम्झाइ टाढा My भन्दै जाओस् मैले तिमीलाई जति माया कसैले कसैलाई गर्दैन होला सानो म त तिम्रो मोटुमा छु नसम्झाइ टाढा यही मायालाई बचाउन परेसन छु बज्र पात आउला त तिम्रो मुटुमा छु नसम्झाइ टाढा मैले तिमीलाई जति माया कसैले कसैलाई गर्दैन होला सानो म त तिम्रो मुटुमा छु सम्झाइ टाढा टाढा मैले तिमीलाई जति माया कसैले कसैलाई गर्दैन होला सानो म त तिम्रो मुटुमा छु नसम्झाइ टाढा मोती जस्ता तिम्रा आँसु दिन सानो झर्नलाई बरु किन स्मरणलाई आज भन्दा भोलि माया बन्दै जाओस् मैले तिमीलाई जति माया कसैले कसैलाई गर्दैन होला सानो म त तिम्रो मुटुमा छु न सम्झाइ टाढा मैले छु नसम्झाइ टाढा बस्थे होला मिल्ने भाइ राख्न तिमीलाई मुटु चिरी राख्थे होला म तिमी देखि छुट्टिए सोच्न सक्दिनँ